सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा साउनबाट शुरू हुन लागेको नयाँ आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरभित्र चितवनका सबै गाविसहरू सड़क सञ्जालको पहुँचमा पुर्याइने भएको छ सड़कको पहुँच नपुगेका चितवनका गाविसलाई केन्द्रित गरी राष्ट्रिय बजेटभित्रै योजना पार्ने गृह कार्य शुरू भइसकेको छ चितवनका सबै गाविसमा मोटर बाटो पुर्याउने लक्ष्य आगामी आर्थिक वर्षभित्र पूरा गर्नेछौ चितवनका स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले भन्नुभयो सकि राष्ट्रिय बजेटबाटै योजनामा पार्नेछौ नभई जिल्ला विकास समितिको योजनाले पनि सड़क नपुगेका गाविसमा सड़कको पहुँच पुर्याउनेछौ चितवनको पहाड़ी गाविस चण्डी भन्ज्याङ गाविसमा सड़कको पहुँच पुगेको छैन गाविसको थोरै मात्र जलबिरे क्षेत्रमा नानगढ मुगलिन सड़कले छोए पनि अन्य क्षेत्र सड़क निर्माण हुन सकेको छैन यस्तै काउले सिद्धि दाहखानी र लोथर गाविसमा निर्माण भएको सडकमा हिउँदमा सवारी साधन सञ्चालनमा आए पनि वर्षातमा यातायात अवरुद्ध हुनेछ सडक विस्तारमा पहाडी क्षेत्रलाई प्राथमिकता दिइनेछ स्थानीय विकास अधिकारी पाण्डेले भन्नुभयो अब चितवनको पहाडी क्षेत्रका बासिन्दा सहज यातायातका साधनमा ओहोर दोहोर गर्न सक्नेछन् जिल्ला विकास समिति मार्फत चितवनमा चालु आर्थिक वर्षमा विनियोजित एकाउन्न करोड रुपियाँ बजेट मध्ये झण्डै दुई करोड रुपियाँ सडक निर्माण तथा मर्मतमा खर्च भएको छ कृषि सडक मार्फत एक करोड पचास लाख रुपियाँ र सडक बोर्ड फन्ड मार्फतको छ पैँसठी लाख रुपियाँ बजेट सडकमा खर्च भएको हो चितवनमा यस वर्ष घरेलु हिंसाका घटना बढेका छन् जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलले अनुसार चालु आर्थिक वर्षको एघार महिनामा महिला सेलमा घरेलु हिंसा सम्बन्धी एक सय उना असीवटा निवेदन दर्ता भएका छन् आर्थिक वर्ष दुई हजार अडसठी उनासत्तरीमा जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा घरेलु हिंसा सम्बन्धी एक सय बहत्तरवटा निवेदन परेका थिए दुई हजार उनासत्तरी सत्तरीमा भने त्यो संख्या घटेर एक सय सत्तालिसमा झरेको थियो चालु आर्थिक वर्षको एघार महिनामा सेलमा पाँच सय दुईवटा निवेदन परेकोमा एक सय उना असीवटा घरेलु हिंसाका घटना थिए घरेलु हिंसा सम्बन्धी सबैभन्दा धेरै निवेदन वैशाख महिनामा बाइसवटा परेको थियो जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलकी प्रहरी सहायक निरीक्षक शान्ता पण्डितले गत जेठ मसान्तसम्ममा पच्चिसजना बालक पचहत्तरजना बालिका दुई सय पाँचजना महिला र नौजना पुरुष हराएको निवेदन परेको बताउनुभयो यो अवधिमा एघारजना बालक सत्ताइसजना बालिका र जना महिला भेटिएको पनि पण्डितले बताउनुभयो भरतपुर साथ कृष्णपुरमा बस्दै आएकी पैंतिस वर्षीय एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय अडतिस वर्षीय गणेश मल्ललाई प्रहरीले आइतबार पक्राउ गरेको छ असार अठार गते राति आफ्नै कोठामा सुतिरहेकी उनलाई मध्यरातमा मलले जबरजस्ती करणी गरेको पीडितको भनाइ छ घटनापछि ती महिलालाई अचेत अवस्थामा आफन्तले उन्नाइस गते बिहान चार बजे मेडिकल कलेज भरतपुरमा उपचारका लागि लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ पीड़ित महिलाको पाठेघर र पाठेघरको मुखमा गरी नौवटा टाँका लगाइएको उनको पारिवारिक स्रोतले बताएको छ पीड़ित महिला अरूको सहारा बिना हिँड्न नसक्ने अवस्थामा रहेकी र खानेकुरा खाने बित्तिकै बान्ता गर्ने गरेकी उनका आफन्तले बताएका छन् उक्त घटना असार अठार गते राति भए पनि असार एक्काइस गते मात्र बाहिर आएको थियो दाजुको कुटाइबाट चित्रवन नगरपालिका एघार बस्ने पैंतिस वर्षीय साउने कुमालको आइतबार दिउँसो ज्यान गएको छ रक्सी खाएको भन्दै पचास वर्षीय दाजु सुखबहादुर कुमारले कुटपिट गरेका कारण साउने कुमालको ज्यान गएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब निरीक्षक शान्तिराज कोइरालाले कुमालको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको बताउनुभयो आइतबार दिउँसो बाह्र बजेतिर कुटपिट भएपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्याएर उपचार गराउँदै गरेको अवस्थामा साढे एक बजे कुमालको ज्यान गएको कोइरालाले बताउनुभयो कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले सुखबहादुर कुमारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ रत्नगर नगरपालिकाले प्लास्टिक सहितका फोहोर खुल्ला रूपमा आगो नलगाउन नगरवासीलाई अनुरोध गरेको छ प्लास्टिक र प्लास्टिक मिसिएका फोहोर खुल्ला रूपमा आगो लगाउँदा त्यसबाट हावामा मिसिने धुवाले मानव स्वास्थ्यमा असर गर्ने भएकाले यस्तो कार्य नगर्न नगरवासीलाई सूचना जारी गरी सचेत गराएको नगरपालिकाका सामाजिक विकास प्रमुख तोरणराज पौडेलले जानकारी दिनुभयो संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वातावरण व्यवस्थापन शाखाले देशभरका नगर नगरपालिकालाई परिपत्र गरी प्लास्टिक सहितका फोहोर खुल्ला रूपमा आगो लगाउने कार्यलाई बन्देज गर्न निर्देशन दिए बमोजिम रत्नगर नगरपालिकाले पनि नगरवासीहरूलाई अनुरोध गरेको हो साथै सड्ने र नसड्ने फोहोर मैला छुट्टा छुट्टै व्यवस्थापन गर्न पनि आग्रह गरिएको पौडेलले बताउनुभयो शून्य फोहोरको अवधारणा बमोजिम प्लास्टिक र प्लास्टिक मिसिएका फोहोर खुल्ला रूपमा नबाल्न नेपाल सरकारबाट विक्रम सम्ब दुई हजार सत्तरीमा वातावरण मैत्री शासनमा व्यवस्था गर्न स्वीकृति दिएको थियो रत्नगर नगरपालिकाले नगर परिषदबाट नगरलाई प्लास्टिक तथा प्लास्टिक सहितका फोहोर मुक्त गर्ने निर्णय समेत गरेको थियो नेकपा माओवादी निकटको अखिल क्रान्तिकारीले रत्नगर स्थित नेपाल उच्च माविको लेखा शाखा र अध्यापकको कक्षमा लगाएको ताला खुलेको छ आफूले राखेका माग सम्बोधन गर्न विद्यालय व्यवस्थापन पक्ष सहमत भएपछि तालाबन्दी खुलाउन सहमत भएको क्रान्तिकारी इकाई समितिका अध्यक्ष अम्बर खतेडाले जानकारी दिनुभयो मागका विषयमा विद्यार्थी संगठन र विद्यालय व्यवस्थापन पक्षबीच छलफल भएको थियो अखिल क्रान्तिकारले पन्ध्र दिनअघि लेखा शाखामा ताराबन्दी गरेको थियो शुल्क वृद्धि शुद्ध खानेपानीको व्यवस्था पुस्तकालयबाट एकैपटक दुईवटा पुस्तक झिक्न पाउनुपर्ने क्यान्टिनलाई क्यान्टिन निर्माण लगायतका विभिन्न पन्ध्र सूत्रीय माग राख्दै क्रान्तिकारले आन्दोलन गरेको थियो भरतपुर नगरपालिकाले चालु आर्थिक वर्षको चौमासिक योजनाहरूको आइतबार हिजो कार्यक्रमका बीच सार्वजनिक सुनवाई गरेको छ कार्यक्रममा सहभागीहरूले नगर क्षेत्रको सरसफाई सड़क ढल निर्माण लगायतका योजनाहरूमा प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो गरेका थिए कार्यक्रममा भरतपुर नगरपालिकाका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 समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी